छैनन् साथमा मेरो मन रोइरहेछ यो समयमा ए खै के पाउँछु भन्ने आशैमा बस्दैछु छोडी गए अर्कैको माझैमा बस्नाले

choice something